भनेपछि सुनिल बिरारीसँग पहिलेदेखि साथीत्व थियो वा माया प्रेम पनि थियो भन्ने के बुझ्नु भएको थियो तपाईँले त्यसरी भागेपछि तत्काल जानकारी गराइदिनु पर्ने नि परिवारलाई होइन तपाईँहरूले जानकारी गराउनु पर्ने हो अनि मैले के बिहान मेरो हातमा थियो अनि पछाडि थियो त्यसको साथीले सुनिलले फोन गरे मलाई होइन मैले भेटिनँ इन्दु तिमीले भेट्यौ भनेर अनि मैले त नै भेटिनँ भनेपछि अनि अब त्यसो भए यहाँ आउनु न भनेर मैले मेरो घुम भन्दा चाहिँ तल के तिमीलाई बोलाएर अनि त्यो ब्याग दिएर अब हजुर दुईजना जानुभयो रहेछ खाजा खाना अब मैले त के भन्ने कुरा भएर हजुर दुईजना खाजा खाना गएपछि उसको फ्यामिलीलाई गएर यो ब्याग पनि बुझाउनु यस्तो यस्तो हामी दुईजना खाना खाजा खाना गर्छ अनि त्यस पछाडि यस्तो भयो भनेर उसलाई भन्नुहोस् भनेर ब्याग दिएर पठाएँ है हजुर अनि मैले त उसले भन्यो होला भन्ने भयो अनि त्यसपछि रुममा आएँ रुममा आए पछाडि अनि के हाम्रो घरबेटी भाइ सुमन विजाल भन्ने कोठामै रहेछन् अनि भाइ यस्तो यस्तो भयो भनेर भने हजुर अनि अब के गर्ने त भन्ने कुरामा अनि अब अब हामी त अब केटाकेटी यस्तो मान्छे अहिलेसम्म त केही थिएन अनि त्यसपछि अब एकजना पाएको मान्छेलाई भनौँ र अनि परिवारमा भनिदिन जाऊँ भनेर मैले दाईलाई हरियो शर्मा क्या हजुर हजुर दाईलाई बोलाएँ अनि त्यस दाई यस्तो भयो अब के गर्ने भन्दाखेरि अब त्यस्तो भयो उनको परिवारलाई भनिदिन जानुपर्छ होइन भनिदिन जाऊँ भनेर हामी सबै हिँडिरहेको छौँ अनि उसको पानीमा चाहिँ मेरै रुममा खोज्न आउनुभएको थियो अनि त्यसपछि उहाँहरूलाई भनियो त्यस्तो भयो भनेर उहाँहरूसँगै जिगर्का गएको अनि कि ठिक छ तपाईँहरू त त्यहाँ आउनुभयो हरिहर शर्मालाई बोलाएर तपाईँहरूले चाहिँ पाकै काम गर्नुभयो तर जुन सुनिल बिडारीले त परिवारलाई जानकारी गराउने त्यहाँसम्म पुग्ने काम गर्नु पर्थ्यो नि होइन र सर थियो उहाँले मैले भनेको पनि हो हजुरसँग खाजा खाना हजुरले कमसेकम खाजा खाना लैसकेपछि त्यो घटना घटेपछि हजुरले नै ज्याक बुझाउनु हजुरले नै गएर पेन्टीलाई भन्नुपर्छ भन्नुहोस् भनेर तर उहाँ जानु भएन सँगै दौडेर अर्का पात्र सुनिल बिडारीले पनि आफूहरू त्यस ग्रिनलाइन होटेलमा सँगै बसेको र सुस्मितासँग फेसबुक मार्फत प्रेम सम्बन्ध रहेको स्वीकार गर्नु भएको छ हाम्रो पहिलो भेट चाहिँ हाम्रो भएको तपाईँहरू फेसबुकबाट परिचय भएको भन्ने सुन्नमा आएको छ नि हो हो फेसबुकबाट परिचय भयो दिप्ली जानु भएको थियो भन्ने सुनिएको छ हो पनि हो मान्छे नदेखिकन फेसबुकबाट परिचय भएको होइन त नदेखिकन अनि रिक्वेस्ट पठाए उसले उनीहरूले एक्सेप्ट गरे चाहिँ त्यही कुरा गर्ने क्रममा पछि एक दिन कुनै समय मिलाएर अनि भेटिएको थियौँ त्यसरी होटेलमा बेहोस भएकी सुस्मिता त्यहाँबाट बाहिरिए लगत्तै मर्छु भन्दै भाग्नुको कारण के थियो कतै तपाईँहरू बीच कुनै विवाद भएको थियो कि भन्ने प्रश्नमा उहाँले कुनै विवाद नभएको तर सानिमाले फोन गरेपछि आफूहरू सँगै बसेको थाहा पाउनु भयो भन्ने डरले उनी बेहोस भएको सुनिलको भनाइ छ हजुर पानीमा दिन्छ आठदेखि भाग्न थाल्छ मैले उसलाई रोकेर ल्याउन खोज्छु फेरि पनि भाग्छ के कारणले ऊ भाग्न खोज्यो होइन मैले नबथाएको होइन उसलाई पठाएको पनि हो होइन बाँकी उसको अब एकदम टिभी मेन्टल टर्चर भयो कि फ्यामिलीले उसलाई एकदम अर्कै प्रेसर भएको थियो कि होइन के बुझ्न नपाउँदै होइन उसले त्यस्तो रियाक्सन डिसिजन लिइहाल्यो कि सुस्मितालाई त्यसरी नछाड्नु पर्ने तत्काल परिवारजन र प्रहरीलाई सूचित गर्नुपर्ने त्यसरी व्यवस्था त गर्न नहुने भन्ने सवालमा उहाँको जवाब यस्तो थियो व्यवस्था त नगरेको होइन मैले खोजी तलासी पनि गरेको हो होइन हजुर अब केही सिक्न लगाएपछि मैले उसको परिवारलाई पनि त भन्न गएँ नि परिवारलाई भन्न जानुभयो भन्न गएँ नि त साँच्चै नयाँ नगराएर त हे वास्तै वास्तै नगराए भए त म उसको परिवारमा त जाँदै जाँदैन थियो होला नि जस्तो कि तपाईँ जस्तो ब्याङ्कको जागिरी मान्छे त्यसमाथि तपाईँ काठमाडौँको बासिन्दा स्कुल र क्याम्पस लाइफमा पनि त्यस्ता युवती त तमाम पाउनु भएको थियो होला उहाँमा नै नजर जान कसरी पुग्यो तपाईँको होइन माया भन्ने कुरा अब तपाईँको कोही त्यसरी माया भन्ने माया गर्छु भनेर होइन कोही पनि अगाडि त आउँदैन होइन मलाई साँचो माया गर्ने मान्छे उनै भेटाइने आयो होइन अब मेरो लाइफमा उनी भेटाउनु रहेछ र उनै फेला पार्नु रहेछ र माया बस्यो अब मेरो गीतहरू अब भाग्यमा उनै देखा रहेछ भने त उनी आइपुग्यो नि होइन अरू त कोही पनि आएको थिएन त्यस्तो मेरो जिन्दगानी जिन्दगानीको फर्स्ट टाइम माया भनेकै ऊ हो कि भनेपछि त्यो पहिलो प्यार नै दाँता ढुङ्गो लागे जस्तो भयो होइन त अब खै के भन्नु अब पहिलो माया नै त्यस्तो भयो अब मेरो पहिलोमा हेर्न पाए हुन्थ्यो होइन भेट भएको यति छोटो समयमै मेरो मन मुटु चोरेर लगिन मैले के गल्ती गरेको थिएँ मलाई छोडेर गइन् विवाहका लागि एक वर्ष त कुर्न सक्थिन् नि भन्ने सुनिलको भनाइले यी दुई बीच विवाहकै विषयमा विवाद रहेछ कि भन्ने बुझ्न सकिन्छ सुनौ सुनिलको त्यो भनाई त्यसमा उसले प्रेसर प्रेसर दिए जस्तो अब नभए सकेसम्म उसलाई उसको पोलिसी अनुसार नै सकेसम्म चाँडै गरौँ भन्ने उसको मेन्टालिटी रहेछ होइन अब मैले चाहिँ अब के भनेरै अब के अब यो बिहा भन्दाखेरि होइन भोलि त एकजनालाई मात्रै पाल्यो होइन दुईजनालाई पाल्नुपर्छ होइन लङ लाइफ जानुपर्छ विचार गरेर एक वर्षपछि गर्दाखेरि ठिक हुन्छ भनेर मैले एक वर्षपछि गरौँ न भनेर भन्नु छ ऊ अब मेरो छोटो समयमा आएर धेरै कुरा मेरो मन मुटु छोडेर लगिन् होइन मैले के गल्ती गरेको थिएँ र मलाई छोडेर गयो होइन मैले अप्नाउँछु त भनेको थियो उसले एक वर्ष त कुर्न सक्थ्यो उसको दुःख सुख त मैले त पोख्ने इच्छा राख्दा राख्दै होइन कहाँ गई के गई मलाई अब याद नलिनु सधैँ जस्तो याद आउँछ होइन फेरि पनि आयो भने त्यो क्षण म बिर्सिनु सक्दिनँ उसँग बोलेको होइन बिताएको क्षणहरू चाहिँ बिर्सिनु सक्दिनँ उसले चाहिँ अब बिहे गरौँ गरौँ भन्थ्यो होइन अब पढ्दैछ त्यति हेर त्यसलाई अलिक भर्खर बसिरहेको तपाईँले त्यति काम चाहिँ अब गरौँ गरौँ भन्छु होइन बिडारीका यस्ता भनाइहरू रहे पनि धुलासिरी डट कम अनलाइन लेख्छ घटनाको प्रत्यक्षदर्शी भने पनि मुख्य पात्र भने पनि उनै सुनिल र इन्दु नै भएको देखिन्छ यी तिनजना बीच के विवाद भयो र सुस्मिता मर्छु भन्दै हिँडिन् त्यसको अघिल्लो दिन भदौ एघार गते राति सुनिल र सुस्मिता बीच एक घन्टा तीस मिनट भन्दा बढी समय फोनमा कुराकानी भएको स्रोतको दावी छ सुनिलले अलिअलि रक्सी खाएको थिए के कुरा भयो बिर्सियो भनेको प्रहरी स्रोत बताउँछ यहाँनिर र आफूहरू बीचको सम्बन्ध सानिमाले थाहा पाउनु भयो भनेर सुस्मिता डराएर काली गण्डकीमा हाम फालेको सुनिलको भनाइबाट देखाउन खोजिएको छ तर छिट्टै विवाह गरौं भनेर प्रस्ताव राखेकी सुनिता सानिमाले थाहा पाइन् भनेर डराएर आफै ज्यान हालिन् होला भनेर पत्याउन अलि सकिन्न किनभने सानिमाले फोन गरेर कहाँ छेउ भनेर सोद्धा त्यसै ग्रिनल्यान्ड होटेलमा सुनिलसँग छु भनेर सुस्मिताले पक्कै भन्न सकिनन् उनले ती सानिमालाई ढाँटेर कुनै केटी साथीको कोठामा छु भन्नु पर्ने हो सम्बन्ध गोप्य नै राखेका कुनै पनि प्रेमी प्रेमिकाले कदापि पनि अभिभावकसँग आफ्नो जोडीसँग बसेको कुरा भन्न सक्दैनन् यसर्थ पनि सानिमाले त्यस होटेलमा बसेको थाहा पाइन् भनेर उनले काली गण्डकीमा हाम फालेकी होलिन् भनेर परिवारजनले विश्वास गर्ने आधार त्यति देखिँदैन यसप्रति सम्बन्धित निकायले गहिरो अनुसन्धान गर्न जरुरी छ साथै सुस्मिता झै गाउँबाट आई सहरमा अध्ययनरत अन्य युवतीहरू पनि यी र यस्ता घटनाबाट सजग हुन आवश्यक छ अन्यथा पर्वत कि सुस्मिता झै प्रेम सम्बन्ध राखेको तीन महिना नबित्दै कसैले ज्यान लिएको वा आफै ज्यान हाल्न बाध्य पारेको अवस्था सिर्जना नहोला भन्न सकिन्न भन्दै र सुस्मिताको मृत्यु घटनाको सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदै आजको जीवनको गोरेटो यही बिट मार्न चाहन्छु आयो भने क्षण म बिर्सिनु सक्दिनँ छोरा उसँग बोलेको होइन बिताएको क्षणहरू चाहिँ बिर्सिनु सक्दिनँ लेकै फुल्यो लाली गुरस बेसी फुल्यो टाकी बेसी फुल्यो टाकी अब त्यो दिन कहिल्यै आउ अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँ ठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला हवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते